होला कोही साथी हुनुहुन्छ यतिखेर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ कहाँ जानु भयो आज ठिक छ अर्को साथी पनि हुनुहुन्छ फोन सम्पर्कमा को हुनुहुन्छ म स्वागत गरिहाल्छु नमस्ते नमस्ते आज अलिकति समस्या देखिराखेको छ राजले चाहिँ त्यो समस्याको अलिकति समाधान गर्ने तर्खरमा छन् ठिकै छ राज केही हदसम्म चाहिँ राजले चाहिँ त्यो समस्याको समाधान गरिसकेको अवस्था र केही समस्या अझै पनि देखिराखेको अवस्था छ ठिकै छ हामी तपाईँसँग कुराकानी गर्नका लागि चाहिँ अलिकति समस्या आइराखेको छ त्यही पनि केही छैन हामी पक्कै पनि कुनै कोसिस गरेर भए पनि तपाईँसँग कुराकानी गर्छौँ कोही साथी हुनुहुन्छ ग्यारे यतिखेर फेरि पनि सङ्केत मिलेको छ को हुनुहुन्छ स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि कृष्ण राज अर्याल कृष्णजी के गर्नुहुन्छ तपाईँ घरमै छु दाइ घरमै हुनुहुन्छ है घर घर चाहिँ कहाँ पऱ्यो कृष्णको खुरखुरी है हजुर अनि कृष्णलाई चाहिँ अर्पण क्विज टाइमको नेम थाहा छ पहिला पहिला सुन्नुहुन्थ्यो है भनेपछि आज अर्पण क्विज टाइमको चाहिँ पहिलोचोटि हो कलर चाहिँ है कृष्ण हो है हामीसँग सातवटा प्रश्नहरू छन् कति नम्बर रोज्नुहुन्छ कृष्णले एक नम्बर रोज्नुहुन्छ है ल हजुर छ नम्बर रोज्नुहुन्छ सिक्स ठिक छ तपाईँको लागि हामी प्रश्न राख्छौँ छ नम्बरको सजिलो नपरेको छ ध्यान दिएर सुन्नुहोला संसारमा सबैभन्दा बढी जङ्गल भएको देश कुन हो ब्राजिल ब्राजिल के गरौँ तपाईँको एन्सरलाई हामीले यही जस्तो लागेको छ झटारो मात्रै हान्नु भएको हो है झटारो हानेपछि पर्छ पर्दैन है के गरौँ हामीले फाइनल मानौँ ब्राजिललाई के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई सही जवाफ कृष्णजी सही जवाफ दिनुभएको छ तपाईँलाई हामी दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला कालु पाण्डेको अर्को नाम के थियो कालु पाण्डेको पिताम्बर पाण्डे कि <laughs> सोच्नुहोस् न सोच्नुहोस् कालु पाण्डेको अर्को नाम के थियो पास पास भन्नुभयो है यसको सही एन्सर वंशीधर पाण्डे हो कृष्णजी तपाईँको लागि दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त संयुक्त राष्ट्र सङ्घमा प्रमुख अङ्गहरू कतिवटा छन् प्रमुख के अरे संयुक्त राष्ट्र सङ्घमा प्रमुख अङ्गहरू कतिवटा छन् बाह्रवटा चारवटा चारवटा भन्नुभयो हजुर के गरौँ तपाईँको यो एन्सरलाई हचो झटारो हान्नु भएको हो कि क्या हो झटारै हो ठिक छ हामी फाइनल आउनु छ यो एन्सरलाई के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त कृष्णजी तपाईँको जवाब बिग्रियो यसको सही एन्सर छवटा हो तपाईँको लागि हामी दोस्रो प्रश्न राख्दैछौँ दोस्रो राउन्डको ध्यान दिएर सुन्नुहोला चीनको पुरानो नाम के हो तिब्बत तिब्बत हजुर के गरौँ लक गरिदिउँ यही जस्तो लागेको थियो <laughs> लक गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त कृष्णजी चिनको पुरानो नाम युङको हो है सुन्दैन तपाईँको लागि हामी लास्ट क्वेसन राख्दैछौँ ध्यान दिएर सुन्नु होला है त सप्त गण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो सप्त गण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो <laughs> नारायणी होला हो है झटारो हान्नु भएको छ पर्छ या पर्दैन है हामी लक गरिदिउँ यो एन्सरलाई के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई कृष्णजी यसको सही एन्सर काली गण्डकी हो पार्टिसिपेन्टको लागि थ्याङ्क्स भन्छौँ तपाईँको खातामा दस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 तिन नम्बर रोज्नुहुन्छ है तिन नम्बरमा तपाईँको प्रश्न यस्तो रहेको छ ध्यान दिएर सुन्नु होला है त संसारमा सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि भएको देश कुन हो वृद्धि चाइना हो चाइना नै होला होला के गरौँ चाइना चिनलाई नै हामी फाइनल मानौ फाइनल होला फाइनल गरौँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई जनकजी संसारमा सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि भएको देश चाहिँ केन्या हो तपाईँको लागि हामी दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला है त सजिलो परेको छ एकदम सजिलो काल भैरवलाई हँसाउने राजा को हुन् के भन्नुभयो प्रताप मल्ल प्रताप मल्ल के गरौँ प्रताप मल्ललाई फाइनल फाइनल मानौ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सर जनकजी सही एन्सर दिनुभयो तपाईँलाई हामी दोस्रो राउन्डमा लैजाँदैछौँ दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नु होला है त संयुक्त राष्ट्र सङ्घको सदस्यता त्याग्ने राष्ट्र कुन हो अफगानिस्तान होला के भन्नुभयो अफगानिस्तान अब झटार हान्नु भएको हो कि क्या हो है <laughs> के गरौँ फाइनल मानौँ हामीले अफगानिस्तानलाई हुन्छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त जनकजी यसको सही एन्सर इन्डोनेसिया हो तपाईँको लागि हामी दोस्रो राउन्डको दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला है त एकदम सजिलो परेको छ बम्बईको परिवर्तित नाम के हो मुम्बई के भन्नुभयो मुम्बई अलिकति बुझिएन मुम्बई मुम्बई हजुर के गरौँ तपाईँको एन्सरलाई फाइनल गरौँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही जवाफ जनकजी हजुर तपाईँको लागि हामी अन्तिम प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला रारा ताल कुन जिल्लामा पर्दछ डोल्पा के गरौँ तपाईँको एन्सरलाई हामीले फाइनल मानौ फाइनल मान्छौँ हामीले डोल्पालाई है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई जनकजी राराताल मुगु जिल्लामा पर्दछ नजिक नजिक जानु भएको हो तपाईँको खातामा बिस अङ्क प्राप्त भएको छ पार्टिसिपेन्टको लागि थ्याङ्क्स अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते जनक राज पाण्डे हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै कोही साथी हुनुहुन्छ फेरि पनि म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म कमल लामा के भन्नुभयो कडा लामा कमल लामा कमल लामा है हजुर कहाँबाट होला कमलजी म कहाँबाट भन्नुभयो ठिकै छ कमललाई चाहिँ अर्पण क्विज टाइमको नेम चाहिँ थाहा छ कि छैन थाहा छ है कतिको सुन्नुहुन्छ कमलले चाहिँ अर्पण क्विज टाइम सुन्नुहुन्छ भनेपछि तपाईँलाई अर्पण क्विज टाइमको नेम थाहा छ है आज कति नम्बर रोज्नुहुन्छ कमलले छ र तिन गएको छ अरू बाँकी छ सातसम्म छ हाम्रो एक नम्बर लक्की एक रोज्नु भएको छ कमलजी तपाईँको लागि हामी प्रश्न राख्छौँ ध्यान दिएर सुन्नुहोला है त संसारमा सबैभन्दा धेरै बाँच्ने स्थल प्राणी कुन हो संसारमा सबैभन्दा धेरै बाँच्ने स्थल प्राणी कुन हो कमलजी कता हराउनु भयो संसारमा सबैभन्दा धेरै बाँच्ने स्थल प्राणी कुन हो तपाईँले पास गर्न पनि सक्नुहुन्छ हजुर हात्ती हामीले फाइनल गर्छौँ यो एन्सरलाई के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त कमल त <laughs> कमलजी यसको सही एन्सर कछुवा हो तिन सय पचास वर्षसम्म बाँच्छ कछुवा तपाईँको लागि हामी दोस्रो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला है त पशुपतिनाथको मन्दिर कसले बनाएका थिए कमलजी कता हराउनु भयो यसको सही एन्सर हो प्रचण्डदेव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 रङ दिनुभयो भने चाहिँ हामीले दोस्रो राउन्डमा हामीले लान सक्दैनौँ तपाईँलाई हामी अर्पण क्विज टाइमको अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ के गर्नुहुन्छ उताबाट हात हालै राखेका छन् राजले बिदा माग्नुपर्छ बिदा माग्नुपर्छ भनेर त्यही पनि अन्तिम एकजना साथीसँग कुराकानी गर्नुपर्छ भनेर मैले अनुरोध गरिराखेको छु एकदम समय गइसकेको छ भनेर उहाँले भनिरहनु भएको छ ठिकै छ हामी अर्को हप्ता फेरि पनि तपाईँ तपाईँसँग आउने नै छौँ आज तिनजना साथीहरूले हामीलाई कल गर्नुभयो कृष्ण राज अर्याल हुनुहुन्थ्यो खुरखुरेबाट जनकराज पाण्डे हुनुहुन्थ्यो र कमल लामा हुनुहुन्थ्यो र आजको विनर जनकराज पाण्डे हुनुभएको छ बधाई छ जनकजीलाई आफ्नो पुरस्कार बनाउन आफ्नो बनाउनका लागि चाहिँ तपाईँ आइडेन्टिटी कार्डको फोटोकपी सहित तपाईँले रेडियो अर्पणको कार्यालयमा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ अबको एक हप्ताभित्रमा फेरि पनि वान सेकेन्ड हामी बधाई भन्छौँ जनकजीलाई con Real Sur Arpan quiz टाइमको हामी अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ अघि नै भएर बिदा माग्नुपर्छ भनेर पनि उताबाट सङ्केत मिलिराखेको छ ठिकै छ ज जसले रेडियो सुनेर हामीलाई साथ दिनुभयो इन्टरनेट अनलाइनबाट होस् अथवा प्रत्यक्ष होस् तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज जसले हामीलाई फोन गरेर साथ दिनुभयो फोन गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद ज जसले फोन गर्नुभयो लागेन अथवा सम्पर्क हुन सकेन तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद ज जसले हामीलाई चाहिँ सुनेर माया गर्नुहुन्छ ज जसले हामीलाई चाहिँ धेरै कमेन्टहरू गर्नुहुन्छ अथवा साथ दिनुहुन्छ तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि साथ दिने मेरा साथीहरू आजलाई पनि धेरै धेरै आभार प्रकट गर्दै तपाईँको माझबाट अर्को हप्ता फेरि भेट्ने बाचा गर्दै तपाईँको आफ्नै आर्थिक सुभाष ठकाल पनि बिदा हुन्छु नमस्ते एक वर्ष प्लस टू र एसएलसीमा भर्ना खुल्यो तर कहाँ अपराइट ओपन